तर कार्यवाहक प्रधान न्यायाधीश दामोदर प्रसाद शर्मा बाहिर निस्किनु भएको थियो र उहाँले जति पनि सिफारिस भएका थिए ती सबैको नाम चाहिँ सबैको नाममा चाहिँ नियुक्ति भएको छ भनेर भन्नुभएको छ जस्तो लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा यसै गरी भानु आचार्य महालेखा परीक्षकको प्रमुख आयुक्तमा र कयोदेवी देवी एमी चाहिँ लोकसेवा आयोगको प्रमुख आयुक्तमा नियुक्ति गरिएको छ भनेर उहाँले हाँसेर एउटा ठट्यौली पारामा जवाब दिनुभएको थियो यसलाई अब आधिकारिक मान्य मान्ने नमान्ने भन्ने विषयमा त फेरि अन्यले छ अरू भित्रबाट कोही पनि निस्केर जानकारी दिनुभएको छैन तर सम्भवतः यहाँ अड्कलबाजी गरे अनुसार जति पनि नियुक्तका लागि नियुक्तिका लागि सिफारिस गरिएको थियो ती सबैलाई नियुक्ति गरिएको भन्ने खाले खबर बाहिर आएको छ सुमनजी कार्यवाहक प्रधान न्यायाधीशले भनिसकेपछि यसमा सक्छौँ तर नियुक्ति पूर्व जस्तै लोकमान सिंह कार्कीको नाममा धेरै नै विवाद देखिएको थियो विवादका बारेमा चाहिँ यहाँहरूले केही जानकारी पाउनु भएको छ जस्तो विवादको बारेमा कुरो भए पनि सर्वोच्च अदालतले पछिल्लो चरणमा जुन ढङ्गको फैसला गरेको छ नियुक्त गर्नका लागि खासै त्यस्तो केहीले रोक्दैन भन्ने खाले सर्वोच्च अदालतको फैसला आइसकेको कारणले गर्दाखेरि अब यो सरकार जुन संवैधानिक परिषद जुन ढङ्गले अगाडि बढ्न चाहिरहेको थियो त्यो ढङ्गले उसलाई अगाडि बढ्न सजिलो भएको थियो र यही कारणले गर्दाखेरि पनि लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका छन् भनेर शङ्का गर्न खासै त्यत्रो ठुलो गाह्रो विषय होइन र आजको बैठकले नियुक्त गरेको भनेर हामीलाई ठट्यौली पाराले कार्यवाहक प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले जानकारी दिनुभएको छ र भित्रबाट अन्य व्यक्तिहरू चाहिँ बाहिर निस्किसक्नु भएको छैन र उहाँहरू निस्कने क्रममा हुनुहुन्छ भित्र अरू थप छलफल हुँदैछ अरे भन्ने उहाँले जानकारी दिनुभएको छ सुमनजी कार्कीलाई नियुक्ति नगर्न भन्दै केही दल र नागरिक समाजबाट पनि विरोध भइरहेको छ आज मात्रै पनि नागरिक समाजले धरना दिइरहेको अवस्था छ यदि संवैधानिक परिषदले निर्णय गरेको हो भने पनि के लोकमान सिंह कार्कीलाई यो विरोधका आवाजहरूले उहाँको नियुक्तिलाई केही प्रभावित पार्न सक्ला नसक्ला के लाग्छ यहाँलाई चाहिँ पक्कै पनि यसको विरोधको स्वरहरू आइरहेकै छन् र त्यसले केही प्रभाव त पार्ला तर संवैधानिक परिषदले नियुक्ति नै गरिसकेपछि विरोधको त्यत्रो ठुलो तुक त नरहला अब त्यो फेरि अदालतको ढोका ढकढक्याउने बाहेक अर्को कुनै विकल्प हुन्छ जस्तो यहाँ देखिएको छैन सुमनजी हुन्छ धीरजी धन्यवाद उहाँ हुनुहुन्थ्यो सहकर्मी धीरज बस्नेत संवैधानिक परिषदको बैठकले आज विभिन्न संवैधानिक रिक्त संवैधानिक निकायहरूमा नियुक्तिका विषयमा निर्णय गरेको कार्यवाहक प्रधान न्यायाधीश दामोदर शर्माले जानकारी दिनुभएको विषयमा हामीलाई थप जानकारी दिनुहुँदै थियो यसैबीच कार्कीको नियुक्ति प्रक्रिया रोक्न माग गर्दै नागरिक समाजले आज सिंहदरबारको दक्षिण गेटमा धरना दिएका छन् बिहान दस बजेदेखि एघार बजेसम्म नागरिक समाजका अगुवाहरू भेला भएर कार्की नियुक्ति प्रक्रियाका विषयमा विरोध गर्दै धरना दिएका थिए उनीहरूले अख्तियार दुरुपयोगको आरोप लागेका व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै प्रमुखको रूपमा नियुक्त गर्नु लाजमर्दो कुरा भएको बताएका छन् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले अख्तियार जस्तो महत्वपूर्ण निकायमा प्रमुख नियुक्ति गर्दा सबैको राय बुझ्न आवश्यक रहेको बताउनु भएको छ प्रेस युनियन नवलपरासी शाखाले आज गरेको कार्यक्रममा कोइरालाले सर्वोच्च अदालतदेखि संवैधानिक निकायसम्म पुगेको विषयको गम्भीरताको ख्याल गरी जनचाहनाको कदर गर्नुपर्ने उल्लेख गर्नुभयो अहिले अदालतले पनि एउटा निर्णय गरेर संवैधानिक परिषद दिएको छ त्यस कारणले संवैधानिक परिषदले पनि यसलाई हेर्नु पर्यो यो गम्भीरतालाई हेर्नु पर्यो पब्लिक ओपिनियनलाई हेर्नु पर्यो सभापति कोइरालाले मङ्सिरभित्र चुनाव गराउने गरी वातावरण तयार भएको पनि जिकिर गर्नुभएको छ त्यसका लागि सरकारले छिटै चुनावको मिति घोषणा गर्न सरकारलाई भन्नुभएको छ सबैले चुनावमा सहभागी हुने वातावरण बन्नेमा विश्वास पनि उहाँले गर्नुभयो चुनावका लागि केही ऐन संशोधन आवश्यक भएकाले आफू काठमाडौँ फर्किएपछि दलहरूसँग सहमति गरी ऐन जारी गर्न सरकारलाई वातावरण बनाइदिने उहाँले बताउनुभयो यसैबीच काङ्ग्रेस नेत्री सुजाता कोइरालाले संविधान सभा चुनावमा कुनै पनि राजनीतिक दल बाहिर रहने अवस्था आए चुनाव हुन नसक्ने बताउनु भएको छ दाङको घोराईमा आज पत्रकारहरूसँग उहाँले संविधान सभाको सफल निर्वाचन हुन सबै दललाई समेट्नु पर्ने धारणा राख्नुभयो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको बताउनु भएको छ भारत र चीन जाँदैमा कसैले टीका लगाएर प्रधानमन्त्री पद नदिने भन्दै त्यसमा विश्वास नगर्न उहाँले आग्रह गर्नुभयो आज सर्लाहीको लालबन्दीमा कार्यकर्तासँग भेट गर्दै उहाँले सर्लाहीको राजमार्ग क्षेत्रमा रहेका बस्तीमा पानीको समस्या बारेमा चिन्ता व्यक्त गर्नुभयो उहाँले चुरे क्षेत्र अतिक्रमणको कारण खानेपानीको समस्या भएको उल्लेख गर्नुभयो कार्यक्रममा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई र नारायण काजे श्रेष्ठको पनि उपस्थिति थियो नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीको सिद्धान्त र जनयुद्ध असफल भइसकेको टिप्पणी गर्नुभएको छ नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको आज भोजपुरमा उद्घाटन गर्दै उहाँले यसअघिको संविधानसभा निर्वाचनमा पनि एकीकृत माओवादीले लडाकु वाइसिएल र हिंसाकारी गुरिल्लाहरूको जबरजस्त दबावको कारण एक तिहाई बहुमत ल्याएको आरोप लगाउनुभयो उहाँले गएको संविधान सभामा कुनै पनि राजनीतिक शक्तिले दुई तिहाई बहुमत नल्याएकोले संविधान बन्न नसकेको समेत दावी गर्नुभयो संविधानमा सभामा माओवादी बहुमत माओवादी बहुमत बाँदरको खेताला मात्र भएको व्यङ्ग्य गर्दै माओवादीले संविधान बनाउनु बाँदरको खेतालाले कुन्यु ठड्याउनु जस्तै भएको टिप्पणी गर्नुभयो नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले मन्त्री परिषदका सदस्य तथा संवैधानिक अंगका प्रमुखहरूले राजनैतिक पार्टीहरूका विरूद्धमा भाषणबाजी गर्नुले शंका पैदा भएको बताउनु भएको छ पाँच थरको सदरमुकाम फिदिममा नेपाल प्रेस युनियन पाँच थर शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डाक्टर महतले यस्तो धारणा राख्नु भएको हो धेरै लामो समयसम्म देशले राजनैतिक अन्यलताबाट निकास नपाएको अवस्थामा बनेको वर्तमान सरकारले गरेका भाषणबाजीले शंका उब्जिएको उहाँले बताउनुभयो उहाँले कांग्रेसले विपक्षीको आदर्शलाई कहिले कहिले पनि नछाड्ने र उहाँको आदर्श र चिन्तनलाई आत्मसात गरी अघि बढ़िरहेको बताउनुभयो उहाँले अब हुने संविधान सभाको चुनावमा पार्टीको कुनै पनि प्रतिस्पर्धी राजनैतिक शक्तिसँग चुनावी तालमेल नहुने र आवश्यकता हेरेर निश्चित स्थानमा सहकार्य गरेर भने जान सकिने बताउनुभयो नेपाल कम्युनिष्ट पार्टीको आज बसेको बैठकले वर्तमान अन्यलपूर्ण परिस्थितिको अन्त्य गर्न चार दलीय संयन्त्र तथा त्यसले बनाएको वर्तमान सरकारको बर्खास्तगीको माग गरेको छ निर्वाचन आयोगले निर्वाचन सम्बन्धी आवश्यक ऐन नियम संशोधन नगरी निर्वाचन प्रयोजनका लागि गरिएको दल दर्ता आह्वान समेत षड्यन्त्रपूर्ण भएको नेकपाले निष्कर्ष निकालेको छ संविधान सभाको निर्वाचनमा थ्रेस लागू गर्ने तथा समानुपातिक संख्या घटाउने षड्यन्त्रले चार दलीय संयन्त्र सीमान्तकृत समुदायको पक्षमा नरहेको ठहर गर्दै बैठकले त्यसको अविलम्ब खारेज खारेजीको माग पनि गरेको छ पार्टीका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षतामा बसेको बैठकले हाल तेत्तिस दलीय मोर्चाले उठाएका शान्तिपूर्ण आन्दोलनप्रति पार्टीको सहभागिता र ऐक्यबद्धता रहेको समेत जनाएको छ आगामी मंगिरमा गर्ने तयारी भइरहेको संविधान सभाको चुनावका विषयमा छलफल गर्न नेकपा एमालेको पोलिट ब्युरो बैठक अहिले बसिरहेको छ पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा संविधान सभाको चुनाव र आउँदो केन्द्रीय कमिटिको बैठकका एजेण्डाका विषयमा छलफल भइरहेको छ त्यसै गरी पन्ध्र र सोह्र गते बसेको स्थायी समितिको बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन कार्य विभाजन संविधान सभा निर्वाचनका लागि नेता कार्यकर्ता परिचालन अभियान लगायतका विषयमा छलफल भइरहेको छ विभिन्न जिल्ला तहमा रहेको विवाद मिलाउनका लागि आज बसेको नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ जिल्ला तहमा रहेको विवाद मिलाउनका लागि भन्दै आज बसेको केन्द्रीय सचिवालयको बैठकमा सदस्यहरूबीच थप विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको हो दुई पक्षका बीच विवाद बढेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ आन्तरिक विवाद मिलेपछि पुनः बस्ने गरी आजको बैठक स्थगित भएको केन्द्रीय सदस्य रमेश खरेलले जानकारी दिनुभयो यही वैशाख सोह्र र सत्र गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकमा जिल्ला तहको विवाद समाधान हुन नसकेपछि केन्द्रीय सचिवालयलाई विवाद मिलाउने जिम्मा दिइएको थियो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग नेपाल भ्रमणमा रहेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको कानूनी टोलीले आज शिष्टाचार भेट गरेको छ कियो विश्वविद्यालय कानून विभागका प्राध्यापक हिरोसी मातुसाको नेतृत्वमा रहेको टोलीले अध्यक्ष रेग्मीसँग प्रधानमन्त्री निवास बालुवाचारमा आज बिहान शिष्टाचार भेटवार्ता गरेको हो जाइकाले तीन सदस्यीय देवानी संहिता तथा त्यस सम्बन्धी कानूनको गहन व्याख्याका लागि नेपालमा टोली पठाएको हो आजबाट लोड लोडसेडिङ घटेको छ नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक आठ घण्टा मात्रै विद्युत कटौती गर्नेछ यसअघि दस घण्टा लोड लोडसेडिङ हुँदै आएको थियो विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घण्टा लोड लोडसेडिङ घटाउन लागि परे लागेको प्राधिकरणले जनाएको छ पछिल्लो समय कालीगण्डकी मध्य मर्स्याङ्दी र मर्स्याङदी सहित अरू केही साना आयोजनाबाट उत्पादन बढेको हिउँ पग्लेर नदीमा जलस्तर बढेको बढेकाले उत्पादनमा सुधार भएको प्राधिकरणले जनाएको छ मन सम्बद्ध संघीय लिम्बुआन राज्य परिषदले गरेको अनिश्चितकालीन पूर्वका नौ जिल्ला बन्दका कारण त्यहाँको जनजीवन आज पनि प्रभावित भएको छ बन्द अवज्ञा गरेको भन्दै मन सम्बद्ध संघीय लिम्बुआन राज्य परिषदका कार्यकर्ताले हिटहरीमा चारवटा सवारी साधनमा तोडफोड़ गरेका छन् त्यस्तै बन्दका कारण यातायात कल कारखाना शैक्षिक संस्था पूर्ण रूपले ठप्प रहेका छन् बजार तथा पसलहरू पनि आंशिक रूपमा खुलेका छन् राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी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 Impex IME centre Ratnanagar एक सौरा चोक फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस शून्य छपन्न पाँच बैसठी चार सय सत्ताइस मोबाइल मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट संसदीय निर्वाचनमा मतदान भइरहेको छ निर्वाचनमा मुख्य गरी प्रधानमन्त्री नाजिब रजाको नेशनल फ्रन्ट पार्टी र अनवर लब्राहिमले नेतृत्व गरेको तीनवटा पार्टीको गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बीबीसीले जनाएको छ निर्वाचन शुरू भएको चार घण्टामै साठी प्रतिशतले मतदान गरिसकेको खबर छ निर्वाचनका क्रममा हुन सक्ने अप्रिय घटनालाई हेरी देशैभर सुरक्षा व्यवस्था कडा पारिएको छ छप्पन्न वर्षदेखि सत्तामा रहेको प्रधानमन्त्री नेतृत्वको पार्टी र हालसम्म सत्तामा नआएको बीच नेतृत्व चयन गर्न मलेसियाली जनतालाई चुनौती छ प्रधानमन्त्री नजिबले पार्टीले भने जनतालाई जनताले आफूहरूलाई पुनः विजयी गराएर सही निर्णय गर्ने दावी गरेका छन् विपक्षी गठबन्धन पनि आफ्नो जित हुने दावी गरिरहेको छ सिरियाको राजधानी दमास्कस बाहिर अवस्थित एक सैन्य अनुसन्धान केन्द्रमा इजरायलले शक्तिशाली रकेट आक्रमण गरेको छ सैन्य विमानस्थल समेत रहेको माउन्ट कसियन क्षेत्रमा इजरायलले शक्तिशाली रकेट हमला गरेको हो उक्त सैन्य अनुसन्धान केन्द्रमा इजरायलले गत जनवरी महिनामा पनि हमला गरेको थियो एक अधिकारीका अनुसार सिरियन सैनिकले तयार पारेका मिसाइल युक्त जहाजलाई इजरायलले नष्ट गरिदिएको छ गैराती भएको उक्त हमलाले सिरियाको राजधानी दमास्कस पूरै कोलाहलमा परिणत भएको र रकेट आक्रमणले शहर उज्यालो देखिएको थियो बङ्गलादेशको राजधानी ढाकामा गत अप्रेलको चौबिस तारिकमा भत्किएको भवन कारखानाको लागि नभएर व्यापारिक प्रयोजन तथा ब्याङ्कहरूका लागि तयार गरिएको अनुसन्धानले देखाएको छ दुर्घटनाग्रस्त भवनबाट उद्धारको काम जारी नै रहँदा आज बिहानसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ राष्ट्रिय खबरमा अब खेलकुदका खबर बर्मुडामा जारी ICC world cricket league division थ्रीको उपाधिका लागि आज नेपाल र युगाण्डा बीच प्रतिस्पर्धा हुँदैछ खेल नेशनल स्टेडियम हमिल्टनमा नेपाली समयअनुसार साँझ सभा सात बजेपछि शुरू हुनेछ डिभिजन थ्रीको शीर्ष दुई स्थानमा रहँदै यसअघि नै डिभिजन टूमा प्रवेश गरिसकेका नेपाल र युगाण्डा बीचको खेलले डिभिजन थ्रीको उपाधि विजेताको टुङ्गो लगाउनेछ आठ अङ्कसँगै युगाण्डा शीर्ष स्थानमा छ भने छ अङ्क बटुलेको नेपाल दोस्रो स्थानमा छ डिभिजन टूमा प्रवेशसँगै नेपालले सन् दुई हजार पन्ध्रमा हुने आइसिसी वर्ल्ड कप क्रिकेटको छनौट खेल्न पाउने भएको छ समान छ अङ्क भएका अमेरिका र बर्मुडा भने नेट रन रेटमा पछि पर्दै क्रमशः तेस्रो र चौथो स्थानमा छन् यी दुई टोली डिभिजन थ्रीमै रोकिएका छन् भने इटली र ओमान डिभिजन फोरमा झरेका छन् डिभिजन टूमा उक्लने क्रममा नेपालले गइराती इटलीलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो टस हारेर पहिला ब्याटिङ गरेको इटलीले दिएको एक रनको लक्ष्य नेपालले चौध दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो मलेसियामा जारी ACC under nineteen elite cup क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ आज भएको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई नौ विकेटले जितेको हो कतारले दिएको चौरानब्बे रनको झिनो लक्ष्य नेपालले अमित श्रेष्ठको अर्धशतकीय पारीसँगै दस ओभर पाँच बलमा एक विकेट मात्र गुमाएर पुरा गर्यो नेपालका लागि अमित श्रेष्ठले एघार चौका र एक छक्काको मद्दतबाट नट आउट सत्तरी रन जोडे त्यस्तै निश्चल बाह्र रनमा आउट भयो भने हरिशङ्कर शाहले नट आउट आठ रनको योगदान गरे यसअघि वायुमास क्रिकेट ओभर क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको कतार छत्तिस ओभरमा अल आउट हुँदै त्रियानब्बे रनमा समेटिएको थियो कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश कर्णले सर्वाधिक चार विकेट लिए भने सुशान्त भारीले दुई विकेट हात पारेका थिए र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र पुणे वारियर्स भिड्ने भएका छन् नेपाली समयअनुसार अपरान्ह सभा चार बजेपछि शुरू हुने पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने भिड्नेछन् जारी प्रतियोगितामा चेन्नई अठार अङ्कका साथ शीर्ष स्थानमा छ भने मुम्बई बाह्र अङ्कका साथ पाँचौं स्थानमा छ यसै गरी आज राति सभा आठ बजेपछि हुने अर्को खेलमा राजस्थान र पुणे भिड्नेछन् राजस्थान चौथो स्थानमा छ भने पुणे तालिकाको पुछारमा छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्की लगायत संवैधानिक निकायमा रिक्त पदहरूमा नियुक्तिको निर्णय गर्दै संवैधानिक परिषदको बैठक सम्पन्न अख्तियारमा कार्तिक कार्कीको नियुक्ति प्रक्रियालाई लिएर विरोध आन्दोलनमा रहेका दललाई सहमतिमा ल्याई मङ्सिरमा चुनाव गर्ने काङ्ग्रेस सभापति कोइरालाको अठोट चुनावकै विषयमा छलफल गर्न एमाले पोलिट ब्युरो बैठक जारी आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको प्रचण्डको भनाई केपी ओली भन्छन् माओवादीको सिद्धान्त असफल भइसक्यो मलेसियामा आज संसदीय निर्वाचन हुँदै सिरियाको एक सैन्य अनुसन्धान केन्द्रमा इजरायलले गर्यो शक्तिशाली रकेट आक्रमण र नेपाल आइसिसी वर्ल्ड कप क्रिकेटको डिभिजन टूमा उक्लियो विश्वकपको छनौट खेल्ने ढोका खुल्ला अन्डर नाइन्टिन एलिड कप क्रिकेटमा पनि कतार विरुद्ध नेपालको शानदार जित हवस् त नेपालवाणी नेटवर्कको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक अर्जुन राउतलाई धन्यवाद अहिलेलाई सुमन र दुर्गा विदा भयो नमस्कार एक चार मेगा तपाईँहरूकै चिर परिचित अस्पताल ओम साइरम